सर्ग एक ब्रह्माण्डको मौनता एक शून्यताबाट उदाएको संसार शून्यको कथा एकपटक शून्यतालाई कल्पन होस् ब्रह्माण्ड निधाएको त्यो क्षण सम्झनुहोस् न सूर्य थियो न चन्द्रको ज्यालो न त तारा न कुनै दिशाको संज्ञा न हावा न पानी न धरतीको धुन मात्र मौन थियो शून्यको अटुट लय सृष्टिको पहिलो स्पन्दन तर मौनताको छातीभित्र स्पन्दन चल्यो अन्धकारको हृदयभित्र लय झल्कियो न त नदी न बादल न कुनै सिमाना तर गति थियो अनि लय थियो बाटो उम्लँदै थियो तत्त्वहरू स्वतन्त्र बन्दै थिए प्रकाश र अन्धकारको खेल एकापट्टि अन्धकारको अथा महासागर अर्कोपट्टि पहिलो उज्यालोको आभा ओ अन्तर्यामी स्वर जन्मिँदै सृष्टिको पहिलो ध्वनि गुन्जिँदै अदृश्य शक्ति गति लिन थाल्दै सृष्टिको रथ अघि बढ्दै काव्यको नाद हे त्यो पहिलो स्पन्दन हे त्यो पहिलो लय हाम्रो मुटुमा हाम्रो रगतमा अझै गुन्जिरहेको छ अझै नाचिरहेको छ हे सृष्टिका साक्षीहरू यो लय यो ध्वनि कहिल्यै मर्दैन दुई पहिलो स्पन्दन हे हेर तागेरा निङ्गफु तागेरानी वाफु आँखा बिस्तारै खुल्दैछ झ्याउरी फुल जस्तै न्यानो बिहानमा धरतीको मुटु धड्किरहेको छ हे सुन तागेराको नयनभित्र एक थुनिएको उज्यालो फुट्दै थियो सपनाभित्र बाँचेको स्वप्न बोल्न नपाएका देवताहरूको श्वास त्यो उज्यालोको चिरफारबाट एक विचार झर्यो एक इच्छा गुन्जियो सृष्टिको ढुङ्ग्राभित्र बज्यो नयाँ कुनै ब्रह्म सङ्कल्प तागेराले भने जो देख्छ ऊ नै स्रष्टा हो जो चाहन्छ ऊ स्वयं ब्रह्माण्ड बन्छ हे हेर हेर त्यही उज्यालोको गर्वबाट जन्मिन थाले पृथ्वी आकाश आगो र पवन जलको ज्यान आकाशको मुस्कान पञ्चतत्व पाँच दाजुभाइ धरतीकी आमाबाट जन्मेका सगरमाथाको छाया ओढेका तागेराको श्वास बनेर बगे तागेराको श्वास बनेर बगे तिन पञ्चतत्वको जन्म हे सुन सुन सृष्टिको कथा पहिलो ढुकढुकी पहिलो श्वास आकाश खुल्यो खुल्यो टाकुराबाट शून्यबाट सुस्केर झैँ त्यसको विशाल निलो चौलीबाट सृष्टिको सपना पलायो हावा चल्यो सिकारी जस्तै दौडियो रुखहरू हल्ले पातहरूले जिउँदो कुरा गरे अग्नि सल्कियो दृष्टिमा चमक मनमा ताप हिउँ र तुसारोलाई पगाल्दै बिउको गर्वमा जीवन रोप्दै पानी पर्यो निल गुनगुन बोकेर झऱ्यो झन्नाले गाएको गीत नदीको घाटमा बग्ने प्रार्थना माटो उठ्यो माटो उठ्यो बिउजियो गहिरो निन्द्राबाट धरती बन्ने सङ्कल्प गर्यो काखमा अङ्कुर बोकेर ए हेर आकाश मुस्कायो आकाश मुस्कायो सूर्य चम्कियो चन्द्र झुल्कियो नदीहरू नाच्न थाले पर्वत गर्जन गर्न थाले वृक्षहरू हल्लिए जीवनको सङ्गीतमा वृक्षहरू हल्लिए जीवनको सङ्गीतमा अग्नि वायु जल माटो आकाश यी पाँच दाजुभाइ पाँच दिशा यी पाँच माने सृष्टिको बाँध यी पाँच बने देउता यी पाँच बने आत्माको सन्तुलन अग्निले भन्यो ऊर्जा म हुँ हावाले भन्यो गति म हुँ पानीले भन्यो जीवन म हुँ माटोले भन्यो अस्तित्व म हुँ अनि आकाशले भन्यो अनन्त म हुँ चार पञ्चतत्त्वको खेल हे सुन्नु हे बुझ्नु पञ्च दाजु खेल्दैछन् सृष्टिको मैदानमा हेर सुन तिनीहरू बोल्दैछन् जुन बोली हो तिमीभित्रको बोध माटोले भन्यो तिमी उभिन सिक जरा गाड्न सिक अस्तित्वको गन्ध बोक पानीले भन्यो तिमी बग रुन पनि जान तर जीवनभर बहनु हावा हाँस्यो श्वास तिमी हौ गति तिमी हौ अदृश्य भएर पनि साथ देऊ आगो बल्यो प्रकाश तिमी हौ उमङ्ग तिमी हौ तिमीले नै बदल्छौ समय आकाश गुन्जियो तिमी अनन्त हौ तिमी भित्रका सबै समाऊ शून्य जस्तो तर पूर्ण हे हेर पञ्चतत्वको नाच माटोले छाल दियो हिँड्ने बाटो बनायो पानीले ताल दियो बग्ने स्वर बनायो हावाले लय दियो श्वाससँगै गीत बगायो आगोले उमङ्ग दियो जीवनको ताप बढायो आकाशले रङ्ग दियो मनको आकाश सजायो पाँच प्रकृतिको पहिलो नृत्य हे हेर्नु हे सुन्नु सृष्टिको पहिलो लय बग्दैछ प्रकृतिको पहिलो नाच देख्दैछौ माटो झसङ्ग बिउजियो हेर उसको छाती काँप्यो त्यही कपाईबाट पहाड उठे घाम चुम्ने टाकुरा बने उपत्यकाले बास खोल्यो आमा जस्तै अँगालो फैलायो नदी हाँस्यो सर गुन्जायो स्वर पहिलो मुस्कान पानीको उसले आफ्नै बाटो कोर्यो शिला चिरेर वन पार गरेर सम्झना जस्तो बग्न थाल्यो पहिलो बिरुवा उम्रियो थपथपायो माटोको छाती जन्मियो जीवनको पहिलो हरियाली त्यही बिरुवाबाट फुल फुल्यो रङ्गले बोल्यो सुगन्धले प्रार्थना गर्यो पहिलो चराले गीत गाइदियो हावासँगै लहरियो स्वर हामी यहाँ छौँ भनी प्रकृतिले पहिलो सङ्गीत बजायो पहिलो सूर्यले बिहान ल्याइदियो पहिलो उज्यालोको ढोका खुल्यो अन्धकारपछि पहिलो आँखा झुल्कियो हे सुन्नु हे बुझ्नु त्यो नै हो प्रकृतिको पहिलो नृत्य जहाँ माटो पानी हावा र प्रकाश एकैछिनमा नाचे एकैपल्ट बोले र सृष्टिले लय थाल्यो छ मुन्दुमको पहिलो स्वर हे हेर्नु हे सुन्नु त्यो समयको कुरा हो जब हावा सुसाइरहेको थियो जुन समय सूर्य पहिलोपल्ट अस्तित्वमा आएको थियो त्यो बेला एक स्वर आयो एक भाकामा एक शब्दमा तर मुरमुरिँदो कम्पनमा स्पन्दनको गर्जनमा त्यो नै थियो पहिलो मन्त्र पहिलो लय पहिलो मुन्दुमको आवाज हे आकाश खुल हे माटो उठ हे पानी बग हे हावा चल हे अग्नि बल हे जीवन बोल हे सृष्टि चम्क हे सत्य गुन्ज त्यही स्पन्दन त्यही आह्वान बन्यो पहिलो मुन्दुम शब्द बन्यो स्वर स्वर बन्यो मन्त्र मन्त्र बन्यो लय र लय बन्यो सृष्टिको चक्र त्यो नै हो मुन्दुमको पहिलो अध्याय शब्द तत्त्व र ऊर्जा एकैछिनमा एकै श्वासमा पूर्ण बनेका थिए एकै श्वासमा पूर्ण बनेका थिए